नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहरूको प्रस्तुति कार्यक्रम टप अफ दि पपमा कार्यक्रम टप अफ दि पपको साथमा सुम तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल प्रत्येक आइतबार दिउँसो तीन बजेको नेपालबाडी समाचारपछि लगभग लगभग चार बजेसम्म रहन्छ program top of the pop मार्केटमा भर्खर मात्र आएका उत्कृष्ट नेपाली पप सङ्गीतको साथमा हुने गर्दछ आज पनि कुन सङ्घ कुन पोजिसनमा छ कुन सङ्घ आउट भएको छ अनि कुन सङ्घले निम्ति पाएको छ सोको जानकारी लिन भने तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट प्रस्तुत भइरहेको प्रोग्राम टप अफ दि पपलाई पुरै सुनेर थाहा पाउन सक्नुहुनेछ अब भने प्रोग्राम टप अफ दि फपमा नम्बर टेनमा रहेको सङ्ग प्ले आउट गर्छु आज नम्बर टेनमा रहेको छ देउराली भन्ज्याङ बाई सुनिल गिरी जसमा लिरिक्स म्युजिक पनि सुनिल गिरीकै नै रहेको छ भने गोपाल र साइलीले एरेन्ज गर्नुभएको यो सङ्ग न्यु इन्ट्री पाएर नम्बर टेनमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर टेनमा रहेको सङ्ग देउराली भन्ज्याङ देउराली भन्ज्याङ जाँदा हाँसी जाले रुमा मैले साटी आएको थकै मर्ने चौतारीमा मेरो उनी कान्छीसँग आजै भेट भएको हो हो हो हो हो हो हो हो हो आली राम्रै भएछे अलि आली नकाले देख्ने बित्तिकै अङ्गालो हाले खुसी हुन थाले धेरै दिन भएको थियो भेटघाट नभएको आज उसलाई भेटियो लौ न झल्को मेटियो ओहो सुनिल गुरुङको सुनिल गिरीको Deurali Bhanjyang top of the पपको नम्बर टेनमा रहेको सङ्घ तपाईँको लागि प्लेआउट गरे गरेँ न्यु नम्बर टेनमा आएको छ हेरौँ आगामी दिनहरूमा कहाँसम्म पुग्छ अब भने नम्बर नाइनतर्फ पनि लाग्नुपर्ने हुन्छ नम्बर नाइनमा रहेको छ आज न्युन्ट्री नै पाएको सङ्घ हरि कर्मचार्य गुल्मी गाइजको सङ्घ फिरतीले खेल खेल्यो एल्बम ब्याक अगेनबाट लिएको यो सङ्गमा म्युजिक लिरिक्स हरि कर्मचारीको रहेको छ भने बालकृष्ण सेवाचार्यले एरेन्ज गर्नुभएको यो सङ्ग आज न्यु इन्डिपाएर नम्बर नाइनमा आएको छ टप अफ दि पपको नम्बर नाइनमा रहेको सङ्ग फिरतीले खेल खेल्यो अबको क्रममा a hole. हरि कर्मचारी गुल्मी गाइजको विरतिले खेल खेल्यो टप अफ दि पपको नम्बर नाइनमा न्युन्टी पाएको सङ्घ पनि तपाईँको माझमा प्लेआउट गरे आज दुईवटा सङ्घले न्युन्टी पाएको छ देउराली भन्ज्याङ र विरतिले खेल खेल्यो भने त्यस्तै गरी दुईवटा सङ्घ आउट भएको छ पूर्णिमाको चन्द्रमालाई टु आउट भएको छ लोकेश गुरुङको त्यस्तै गरी हेर्दा हेर्दै सरिता प्रजापति ऱ्यापर राजीव सिंहको सङ्घ पनि आउट भएको छ वेलफ्रेन्ड अब भने तपाईँको माझमा नम्बर एटमा रहेको सङ्घ सुनाउँछु आज नम्बर एटमा रहेको छ डाँडाफारी छुचुरी हिमाल भोकल म्युजिक लिरिक्स कमल मान सिंहको आरेन्जर मोहित मुनालको song last week number seven पोजिसनमा थियो आज वान स्टेप डाउन हुँदै नम्बर एटमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर एटमा रहेको सङ्घ डाँडापारी चुचुरे हिमाल नम्बर एट